टेकेको तिम्रो हातसँग मलाई नाच्न माला लागेको यति प्रेमी कति राम्रो हाँसेको यो साथी Yeah, yeah, गीत पनि तिमीसँग गाइदिन्छु छाया पनि तिमीसँग म आइदिन्छु तिम्रो लागि जे पनि म गरिदिन्छु प्रिय माग्छु भने जान पनि देख्दिन्छु कोइलीको फाका चौरी नाम गुनगुनाउँछु वातमा मात्र होइन दृश्य पनि सपना देख्छु PSC तिमी केवल मेरी तिमीलाई मात्र सम्झेर सबै थोक बोल्दैछु हावाले पनि मलाई स्काई लाग्छ त्यही हावासँग उडु उडु सोलाक्छ के गरौँ अब म तिमी मलाई भन्न मलाई चाहन्छ देवा जीवन साथी बन्न शिरमा फुल सजाउँछु ओठमा लाली लाइदिन्छु मनको दियो बनाइ तिमीलाई पूजा गर्दैछु हातमा चुरा गल्लामा धागो लगाए तिमीलाई सिँगार्छु फुलेको फुल्दै मुहालाई तिम्रो भमरा बनि चुमिदिन्छु जहाँ हेर्छु म तिमीलाई नै पाउँछु पाउँछु तिम्रो हात मलाई तिमी कति राम्रो देखेको तिम्रो लागि यो के गाएको तिम्रो कालो केस तिम्रो आँखाको गैरमा डुब्न चाहेको तिमीसँग जीवन बिताउन चाहेको प्रियसी तिमी केवल मेरी मेरी मनको रानी मेरो जिन्दगानी प्रेरणा कि खानी मेरो आँखाको नानी जजलको तिम्रो देखेर आँखा तिर्मेर आउँछ बोली तिम्रो सुनेर जीवन मेरो लडेर आउँछ त्यसपछि यो साँझमा तिमीसँग नाच्न मन लाग्छ झुम्न मन लाग्छ तिम्रो ओठमा चुम्न इच्छा जाग्छ तिम्रो तिम्रो सुखान हेराइले मलाई लोभे यो तिम्रो लागि यो प्राण त्यागाउँछ लाग्यो प्रिय तिम्रो आँखा अगाडि बसाउँछ जे लाग्यो तिमीसँग यो जीवन बिताउँछ लाग्यो तिम्रो हात सधैँको लागि समाउँछ लाग्यो ये समाउँछ लाग्यो देखेको तिम्रो हात तिमी कति राम्रो हाँसेको पिएसी चाहन्छु तिमी अब बुझिदेऊ मेरो मुठुमा राखे तिमी अब पनि चाहन्छु तिमीलाई तर तिमी चाहिँ कहाँ गई तर आई बसिदेऊ मेरो मुठुमा तिमीलाई चाहन्छु मेरो जीवनमा तर तिमीलाई पिएसी पनि चाहन्छु मुटुमा राखेछु तर कसरी मेटाउने हो यी मेरा पावना अब बुझित्याउन प्रियसी जाँदैछु टाढा तिमीलाई छोडी तर बिर्सिने छैन तिम्राथी माया ये याद मलाई किन आउँछ आजकल सधैँभरि बेथा बल्झिदिन्छ थर्टी मुटु दुखी वहान्छ थर्टी बेथा लुकाउन सक्दिन जुन तिम्रो ती नसालु आँखा चाहन्छु डुब्न मनको खाली पानामा कोरिरहन्छु तिम्रो नाम तिम्रो नाम लिई गर्दिन बदनाम तिम्रो नयनको गहिराहीमा डुब्न चाहन्छु हृदयको भित्री कुनामा हराउन चाहन्छु झेकेको तिम्रो हात समय मलाई